भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ एकल कविता वाचनमा हामी हरेक साता एकजना कविका साथ आउने गर्छौं र कविता सुन्छौं र उहाँसँग कुराकानी पनि गर्छौं आजको शनिबार मैले कवि सुमित्रा सुमिला लिएर आइपुगेको छु नुवाकोट विदुर उहाँको घर नुवाकोट विदुर चार गरेको महेन्द्र माध्यमिक विद्यालयमा अध्यापन गरिरहनु भएको छ उहाँले गजल पनि लेख्नुहुन्छ कविता कथा विभिन्न विधाहरूमा कलम चलाउनुहुन्छ आज हामी उहाँका छन्द छन्द तथा गैर छन्द कविताहरू सुन्छौँ नुवाकोट साहित्य प्रतिष्ठानकी कोषाध्यक्ष हुनुहुन्छ सुमित्रा सुमी र त्यसै गरी नुवाकोट साहित्यिक पत्रकार संघ जिल्ला शाखाका अध्यक्ष पनि हुनुहुन्छ निकै साहित्यिक सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ उहाँका प्रकाशित पुस्तकहरू पनि छन् युगान्तर भन्ने पत्रिकाको सम्पादन उहाँले गर्नुभएको छ नदेखिएका स्वप्नहरू सुमित्रा सुमीको एउटा गजल संग्रह प्रकाशित पनि भइसकेको छ र साहित्यमा लामो समयदेखि मोफसलमा रहेर आफूले सक्दो प्रयास गरिरहनु भएको छ र एउटा होनहार प्रतिभाको रूपमा मैले चिन्छु आज कविका रूपमा मैले ल्याएको छु र उहाँका कविताहरू सुन्छौँ सुमित्राजी तपाईँलाई स्वागत छ धन्यवाद मोफसलमा बसेर कविता लेख्न सजिलो छ कि गाह्रो छ सजिलो त कुनै पनि काम छैन तर काम गर्नका लागि आत्मविश्वास सँगसँगै रहर रहरले पनि सजिलो बनाउँदो रहेछ जस्तो लाग्छ मलाई रहरले गर्दा नै लेख्ने गर्छु लेखेको छु साहित्यको एउटा विद्यार्थी हुँ भनेर भन्छु सिक्नका लागि के के माध्यमहरू प्रयोग गर्नुहुन्छ सिक्नका लागि चाहिँ कसैलाई गुरु बनाएर मलाई सिकाइदिनुहोस् न भनेर मैले अहिलेसम्म कसैलाई पनि भनेको छैन अध्ययन नै हो मेरो गुरु पुस्तकहरू पढ्छु रेडियोहरू सुन्छु यस्तै कार्यक्रमहरूबाट नै मलाई प्रेरणा मिल्छ धेरै कुरा सिकेको छु मैले तपाईँले आफ्नो एकाडेमिक पढाइ चाहिँ हजुर काठमाडौँ आएर गर्नुभयो कि नुवाकोटमै पढ्नुभएको मेरो नुवाकोटमा नै हो मेरो मास्टरसम्म नुवाकोटमै हो मास्टरसम्म हजुर हजुर उतै हो नुवाकोट पढाइलाई त राम्रै विकल्प थियो र तपाईँले पाउनुभयो तर अब जति जे जति कार्यक्रम राजधानी वा अन्य ठुला सहरहरूमा हुन्छन् नुवाकोटमा साना सहरहरू छन् बजारहरू सानो सानो छन् त्यो हिसाबले त्यति धेरै साहित्यिक सङ्घ संस्था अथवा साहित्यमा निरन्तर खटिरहेका साथीहरू साहित्यिक व्यक्तित्वहरू त्यहीँ बस्नु पनि हुन्न होला राजधानीतिरै हुनुहुन्छ होला अथवा अरू ठाउँहरूमा हुनुहुन्छ होला त्यहाँ प्रतिस्पर्धा पनि कम हुँदो हो सिक्नलाई पनि त अप्ठ्यारो हुँदो हो त्यस हिसाबले मैले तपाईँको माध्यम के हुँदो रहेछ भनेर बुझ्न खोजेको हजुर हजुर लेख्नेहरू नुवाकोटमा लेख्नेहरू धेरै हुनुहुन्छ तैपनि नुवाकोटको हुँ भनेर भन्नुहुन्छ र नुवाकोटमै बसेर साहित्य सृजना गर्ने र नुवाकोटको साहित्यलाई अझ माथि पुर्याउनेहरू चाहिँ अलिक कम हुनुहुन्छ कि जस्तो लाग्छ मलाई कुनै पनि कार्यक्रममा जाँदाखेरि जुनसुकै कार्यक्रममा काठमाडौँको कार्यक्रम अझ काठमाडौँ भन्दा बाहिर गएर कार्यक्रमहरूमा पुग्दा पनि त्यहाँ नुवाकोटका म नुवाकोटको हुँ भनेर भन्नेहरू चाहिँ भेटिन्छ तर नुवाकोटमा साहित्यिक कार्यक्रमहरू हुँदाखेरि चाहिँ नुवाकोटकै हुँ भनेर भन्नेहरू म नुवाकोटको बसेर लेख्छु भन्नेहरू चाहिँ कम हुनुहुन्छ त्यसले गर्दाखेरि सिक्न र अझ भनौँ साना भाइ बहिनीहरू अझ तल्ला पुस्ताहरू सिकारुहरूलाई सिक्ने अवसर र सिकाउनेहरूको चाहिँ कमी नै छ नुवाकोटमा भन्छु म अब मैले छुटाउनै नहुने एउटा तपाईँको अर्को काम चाहिँ तपाईँ रेडियो कर्मी पनि हुनुहुन्छ साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुन्छ त्यो बारेमा हामी वृहत छलफल केही बेरमा गर्छौँ नै पहिला एउटा कविता सुनाउ तपाईँको कुन सुनाउनुहुन्छ नारी शीर्षकको एउटा कविता छ अनुष्टुप छन्दमा तयार पारिएको कविता यो कविताको बारेमा अलिकति बोल्न मन लाग्यो मलाई छन्दमा सुन्दाखेरि मिठो हुन्छ तर लेख्नलाई गाह्रो हुन्छ भन्नेहरू पनि धेरै भेटेको छु मैले छन्दको बारेमा अलिकति बोल्छु के हुन्छ सर बोलाउँ कि हुन्छ म चाहिँ नारी शीर्षकको अनुष्टुप छन्दको कविता छ मेरो पहिला यो छन्दको बारेमा भन्छु अनुष्टुप छन्दमा चाहिँ पहिलो र तेस्रो पाउको सातौँ अक्षर दीर्घ दोस्रो र चौथो पाउको सातौँ अक्षर रस्सो हुन्छ हरेक पाउको छैटौँ अक्षर दीर्घ र पाँचौँ अक्षर चाहिँ रस्सो हुनुपर्छ भन्ने यसको मान्यता रहेको छ मैले चाहिँ सक्दो प्रयास गरेर यो छन्दको धर्मलाई पालन गरेर कविता लेखेको छु जस्तो लाग्छ म वाचन गर्छु <laughs> नारी तिलोत्तमा लक्ष्मी नारी तिलोत्तमारम्भा उर्वशी दिव्य झलमल नारी हुन् बहदी पानी बग्दछिन् कल नारी हुन् बहदी पानी बग्दछिन् कल नारी नौरङ्ग डाँफे हुन् पंक्षी हुन् सर्वसुन्दरी हुन् गौरी पार्वती काली रमी राख्छिन् सधैँभरि पासाङ भ्रिकुटी सीता ओजपूर्ण मुहार छन् शिर अग्लो सधैँ पार्ने ज्ञान कौशल पूर्ण छन् पहिलेदेखि नै नारी शक्तिका केन्द्रबिन्दु हुन् भवसागर हुन् नारी अनन्तमय सिन्धु हुन् उकाली श्रमको चढ्दै देउरालीमा बिसाउँछिन् कोपीलाई फुलाएर मधुधारा पिलाउँछिन् महाज्ञान महाधैर्य महाशील स्वभाव छ रिस राग कतै छैन हिस्सा कलह शून्य छ आधा आधा थुपारेर साथ पुरा बनाउँछिन् बगाई पसिना आफ्नो अरूको दुःख हर्दछिन् अँध्यारो रात मानिला आँखा राखिन हेर भो उपवास बसी सधैँ नारीकै मासु नखाओ पुरुष सत्तु छ भन्दैमा हे सारा नर जाति हो नारीको देहमा लात्ती हान्दैमा वीरवंशको नारी नारीति आफ्ना नेत्रमा नदेऊ आँसुको गति हाँस्ने नै बाँच्दछ यहाँ बाँच्नेले गर्छ उन्नति हाँस्ने नै बाँच्दछ यहाँ बाँच्नेले गर्छ उन्नति धन्यवाद तपाईँले आफूले छन्द लेखिसकेपछि अब म पनि छन्दको त ज्ञात आएन म त कविताकै ज्ञात आएन एउटा कार्यक्रमको सञ्चालक प्रस्तुताको रूपमा मात्रै रहने गर्छौ सधैँ आफ्नो छन्द ठिक छ कि छैन भनेर जाँच्नको लागि कसलाई प्रयोग गर्नु कसैलाई सहयोग माग्नुहुन्छ हजुर पहिला चाहिँ खासै मैले कसैलाई सहयोग माग्दैन थिएँ त्यो एउटा छन्दको बारेमा हामीले पढेका पनि थियौँ एसआई मिल्नुपर्छ यो छन्दमा चाहिँ पहिला रस्व दीर्घ यसरी मिलाइएको हुन्छ भन्ने त्यही आधारमा लेख्ने प्रयास गर्थेँ अब अहिले चाहिँ मैले एकदम गर्वका साथ भन्छु हुन त मेरो छोरा हो छोरा संस्कृत पढ्छ उसले पनि थोरै हेरिदिन्छ मम्मी तपाईँको यो भएन भनेर भनिदिन्छ त्यो उसबाट पनि मैले थोरै सिकिरहेको छु भनेर मैले पछिल्लो चरणमा चाहिँ छोरालाई गुरु मानेको छु है कति रमाइलोसँग भन्नुभयो छोरालाई गुरु मानेर कविता लेख्ने आमाहरू कम होला मैले तपाईँको छोराको प्रसङ्ग जोड्नै पर्छ अहिले आज आउँदाखेरि तपाईँ र छोरा नै आउनुभएको छ बाहिर हुनुहुन्छ छोरा चाहिँ सात कक्षा पढ्ने बाह्र वर्षको बालक एकदम मजाले मैले अझ जिस्काएर कविता लेख्ने गरेका छौ भनेको छु भने त्यसपछि वाचन गर्न पनि लगाएँ एउटा दुईवटा हाम्रो मनोज भण्डारी उहाँको गुरु हुनुहुँदो रहेछ गुरुकुलमै पढ्नुभएको चितवनमा मनोज भण्डारी लगायत अरू त्यहाँका गुरुहरूले सिकाउनु भएको रहेछ अनि तपाईँलाई उनले सिकेर आएर सिकाउन थाले हजुर भएन यस्तो हुनु पर्थ्यो यहाँनिर चाहिँ ह्रस्व दीर्घ बिग्रियो यसमा चाहिँ यस्तो सूत्र हुन्छ भनेर चाहिँ भन्छ उसले मैले दिदीलाई सुनाएँ अब मलाई भनिदिनुहोस् त तपाईँ एउटा स्नातकोत्तर सकिसक्नु भएको त्यहाँको चाहिँ शिक्षक पनि हुनुहुन्छ हजुर तर सात कक्षा पढ्दै गरेको बाबुले तपाईँभन्दा धेरै छन्दमा ज्ञान लिनको लागि कति समय उनले आफ्नो लगानी गर्नु पर्यो र कसरी सिकेछन् त तपाईँले कसरी छोरालाई चाहिँ छन्द जान्ने बनाउनु भयो छन्द जान्ने बनाउनु भन्दा नि साहित्यको मुह हलेर आफ्नो धर्म संस्कृति बचाउनुपर्छ भन्ने उद्देश्यले मैले चाहिँ छोरा हामी नुवाकोटदेखिबाट चितवनमा लगेर मैले देवघाटमा दुई वर्ष राखेँ हजुर दुई वर्ष उता राखेँ अनि अलि टाढा पनि भयो बाबु अब शरीरभन्दा ठुलो कुरा त अरू होइन गर्मी ठाउँमा अलि बिरामी परे जस्तो भएर अनि मैले चाहिँ अहिले पढ्न त ऊ संस्कृत नै पढ्छ अहिले नुवाकोटमा हाम्रो घर नजिकै देवीघाटमा संस्कृत पढ्दैछ उसले चाहिँ त्यहाँ गएर संस्कृत पढेर नै र त्यहाँका गुरुहरूको सङ्गतले नै उसले शब्द सृजना गर्न चाहिँ अलिक सजिलो उसलाई सिक्न त अलिक सजिलो भयो आफ्नो कविताको त्यो जुन प्रस्फुटन गर्यो त्यो चाहिँ उसबाट देवघाटबाट हजुर देवघाटबाट उसलाई केही कविता भन्ने कुरा पनि उसले सुन्दा पनि सुन्ने थिएन त्यो बेला छ पढ्दै थिएँ सुरु गरेर पाँच पास गरेको थियो उसले अनि त्यसपछि कक्षा छ र सात त्यहाँ पढे तर छन्द जान्ने भएर चाहिँ छन्द जान्ने भएर आए हजुर बडा रमाइलो कति छिटो सजिलैसँग टिप्न सकिँदो रहेछ दुई वर्षमा एउटा बालकले छन्दमा कविता लेख्ने बन्न सक्दो रहेछ आफ्नो पढाइलाई कायम राख्दै भन्ने कुरा जान्न पाइयो जान्ने मात्र होइन छोराले सिकाइ पनि रहेछन् हजुर मलाई त्यति पूर्ण त अब छ कि छैन मभन्दा चाहिँ जान्ने जान्नेछ भन्छु छन्दमा जो पूर्ण छ छैन थाहा भएन तर तपाईँहरू एउटा छन्दको अभ्यासमा हुनुहुन्छ आमा छोरा हुनुहुन्छ बडा रमाइलो यो एकदमै रमाइलो प्रसङ्ग चाहिँ आजको कवितामा हामीले सेयर गर्न पाइयो त्यो साह्रै खुसी पनि लाग्यो अर्को कविता सुनाउनुहोस् न सुमीजी कुन सुनाउनुहुन्छ नुवाकोट विदुर गराउने भएकी कवि सुमित्रा सुमीसँग छौँ हामी र उहाँका कुराकानी सुन्दै उहाँसँग कविताहरू सुनिरहेका छौँ महेन्द्र मावि विदुर चार गरेमा रहेको यो विद्यालयमा उहाँ पढाउनुहुन्छ नुवाकोट साहित्य प्रतिष्ठानकी कोषाध्यक्ष हुनुहुन्छ नुवाकोट साहित्यिक पत्रकार सङ्घ जिल्ला शाखाकी अध्यक्ष पनि हुनुहुन्छ मैले चाहिँ आर्तनाथ शीर्षकमा छन्द शिखरिणीमा लेखेको छु कविता सुरु गर्छु शिखरिणी छन्दको हजुर शिखरिणी छन्दको यसमा चाहिँ ए मन सब लघु लघु र गुरु सत्र अक्षरको हुन्छ छ र एघार अक्षरमा विश्राम गर्ने भने यसको चाहिँ नियम हुन्छ त्यो कविता वाचन गर्छु खसी आफै अस्रो झर झर गरियो अधरमा भयो रित्तो आशा रहर मनको यो सहरमा छ जो पीडा अर्त मकन घरका आँगन सँगै जले आफै जाति अब त म पनि पीडा सँगसँगै जले आफै जाति अब त म पनि पीडा सँगसँगै लुकेका छन् हाँसो तल तल उसै खुल्न नसकी मरेका छन् चाहै धुरु धुरु रुँदै श्रापित बनी, पसेका छन् बाढी पल पल सधैँ मैतिर डसी म नै व्यर्थ भो असहज कठै जिउन नसकी म नै व्यर्थ भो असहज कठै जिउन नसके छँदै छैनन् हावा ओरपर कतै जीवन दिने लुटे चाँडो चाँडो अब त सहजै प्राण सकिने मनै छम्चु सन्ध्या रे मझिम महुदारी हृदयभरि रुँदै छुन्छु आशा तन मन दिँदै घरी घरी रुदै आशा तन मन दिँदै घरी घरी लुकेका छन् पीडा रहर सब छोपी मनभरि बगेका छन् कहिले जमिनतिर हेर्दै वरिपरि बितेका छन् रातै यी दुई नयन कति नमिली अहो कहाँ के हेरौँ सहर बिचको त्यो झिलिमिली अहो कहाँ के हेरौँ सहर बिचको त्यो झिलिमिली दुवै आँखा चिम्ली धुरु धुरु कतै भित्र मरुँदा सधैँ रोई रोई रन बन डुली हर्ष नहुँदा मरे तृष्णा आफै अविदित भयो भाव मनको धुलो मैलो छिर्यो अब लटुहुरो घायल भयो धुलो मैलो छिर्यो अब लटुहुरो घायल भयो धन्यवाद सुमित्रा सुमी कवि सुमित्रा सुमी उहाँको एउटा पुस्तक मेरो हातमा छ यति बेला नलेखिएका स्वप्नहरू गजल सङ्ग्रह दुई हजार एकात्तर सालमा प्रकाशित गर्नुभएको रहेछ उहाँको वास्तविक नाम पनि लेखेको छ यसमा सुमित्रा पौडेल रिमाल उहाँको वास्तविक नाम विक्रमसम्म दुई हजार चौवालिस साल असार आठ गते लहरे पवा दुई माझ गाउँ रसुवामा जन्मनु भएको र नुवाकोट चार घरे उहाँको स्थायी ठेगाना ऋषिराम पौडेल बुवाको नाम सरस्वती पौडेल आमाको नाम जीवनसाथीको नाम विष्णु पौडेल र छोराछोरी सुबिन र श्रेया रहेका छन् पेसाले शिक्षण गर्नुहुन्छ उहाँका प्रकाशित कृतिहरूमा एक्लो कुसुम गजल संग्रह गजल यात्रा संयुक्त गजल संग्रह नुवाकोट गजलमाला संयुक्त गजल संग्रह कविता यात्रामा नुवाकोट संयुक्त कविता संग्रह बागमतीका नारी लहरहरू संयुक्त कविता संग्रह नदेखिएका स्वप्नहरू गजल संग्रह साथै विभिन्न पत्र पत्रिका कविता गजल मुक्तक र आयुकोहरू प्रकाशित भनेर लेखिएको छ र विभिन्न साहित्यिक संघ संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ एउटा छोरी स्रष्टा जो चाहिँ एउटा मफसल मफसलमा पनि सानो सहरहरू भएको ठाउँमा यति अध्ययन गरिसक्नै समस्या छ सबभन्दा पहिला त अनि त्यसभन्दा पछि फेरि साहित्यमा गएर आफूले लेख्नु मात्र नभएर साहित्यिक अभियानहरूमा पनि तपाईँ आबद्ध हुनुहुन्छ कति सजिलै भयो कि चुनौतीहरू धेरै पार गर्नु पर्यो कि कसरी भयो सफल सजिलै त कुनै काममा पनि छैन चुनौती थिए तर रहरले गरेका काम र रहरले गरेका काम चाहिँ मैले एकचोटि अब मलाई फेरि कविता भन्दा भन्दै म गजल धेरै लेख्ने मान्छे दुःख पनि दुःख लाग्दैन सधैँ गएपछि दुःख पनि दुःख लाग्दैन सधैँ गएपछि भनेको यस्तै आफ्नो रहरले गरेपछि त दुःख पनि दुःख जस्तो लाग्दैन मलाई चुनौती भयो भनेको जस्तो पनि लाग्दैन खै चुनौती भोगेँ जस्तै लाग्दैन सबै मेरा रहर थिए घरको भात भान्सा गर्दै गाईबस्तु होला मेला पर्म होला त्यो सबै गर्दै कवितामा लेख्नलाई समय मिलाउन सक्नुभयो सजिलै भयो सजिलो त छैन गर्नुभयो नि सबै काम गर्न त गरे कि गर्दै हुनुहुन्छ कि छोड्नुभयो अहिले कि अहिले चाहिँ गाई भैँसी चाहिँ पाल्न छोडिएको छ भ्याउनुहुन्न भ्याइँदैन खेतीपाती अझै पनि अलिअलि गरिन्छ आफूलाई खाना पुग्ने चाहिँ उब उब्जाइन्छ बेच्न पनि गरी नभए पनि <laughs> अनि पढाइन्छ त्यसपछि रेडियोमा पनि यहाँले पनि जोडिहाल्नुभयो रेडियोमा पनि काम गर्छु भ्याएसम्म साहित्यिक संस्थाहरूमा पनि पुग्न मन लाग्छ त्यसै गरी अझ मैले छुट्याउन नहुने कुरा नुवाकोट साहित्यिक पत्रकार सङ्घ भन्ने हाम्रो जिल्ला शाखा छ यसको अध्यक्षता मैले गरिरहेको छु यसमा चाहिँ हाम्रो के छ भने जिल्लाका र जिल्लाभन्दा बाहिर विभिन्न स्थानहरूमा फरक फरक स्थानहरूमा गएर चाहिँ त्यहाँका नवसर्जकहरू सहित र हाम्रो टिममा पनि रहेकाहरूलाई चाहिँ ठाउँ ठाउँमा गएर एउटा शब्द शिविर भन्ने हाम्रो कार्यक्रमको नाम नै शब्द शिविर छ त्यस्तो शब्द शिविर चाहिँ हामीले प्रत्येक महिनाको अन्तिम शनिबार कार्यक्रम चलाइरहेका छौँ अर्को अब यही महिनाको अन्तिम शनिबार चाहिँ हामी रसुवाको स्याउबारी जाने सोच छ हाम्रो नुवाकोटमा मात्र सीमित छैन रसुवातिर पनि एउटै तपाईँहरूको जलिरहनुहुन्छ चलिरहन्छौँ मेरो माइती रस्व भएको कारणले मलाई माइती त्यो कारणले पनि मैले अझ उता गए माइती यता आए फेरि घर आफ्नो <laughs> पऱ्यो होइन दुइटै फेरो जम्मै मेरो पनि जस्तो भएछ तपाईँलाई हजुर भ्याएसम्म गरिन्छ तपाईँको जस्तो अब कहिले आउँदा जाँदा साँझ पर्ला बिहान होला समय नमिल्ला कतिजनासँग भेट्नु पर्ला विशेष गरी घरमा जीवनसाथीको सहयोग बिना यति सम्भव पनि छैन होला मलाई जान्न मन लाग्यो उहाँ विष्णु रिमाल सर के गर्नुहुन्छ उहाँ चाहिँ प्रोजेक्टमा काम गर्नुहुन्छ उहाँको सहयोग नभएको भए त म यति हुने नै थिइनँ उहाँको सहयोग नै हो मैले जति सफल छु म जति सफलता पाएको छु सबै उहाँको सहयोग हो साहित्यमा अगाडि बढ्न उहाँले सुझाउनु भयो होला पक्कै र हौसला दिनुभयो र अगाडि मेरो अनुमान मात्रै मैले सोधेको अब त्यसपछि तपाईँले हो भनेपछि हो जस्तो लाग्यो अब हो नै हो होइन मैले अलिकति पनि नडाडी भनेको छु उहाँलाई मैले होइन भने त अन्याय नै हुन्छ मैले होइन भने भने त जति पनि सफलता छ सबै उहाँकै हात हो सबै हो उहाँको अर्को एउटा कविता पढाउन त्यसपछि फेरि कुरा फरक फरक छन्दका कविता भन्न मन लागिरहेको छ म अर्को एउटा यहाँले अहिले प्रसङ्ग पनि जोडिएको थियो श्रीमानको साथ कतिको के भने मैले चाहिँ उहाँलाई नै सम्झेर लेखेको एउटा कविता छ भुजङ्ग प्रयात छन्दको यसमा चाहिँ आइएसएस लघु अनि गुरु गुरु फेरि लघु गुरु गुरु यसरी नै रचना गरिन्छ र छ छ अक्षरमा विश्राम यसको चाहिँ यस्तो छ म भाषण गर्छु तिमी प्राण मेरो मेरो शीर्षकै यही छु तिमी प्राण मेरो म तिम्रो प्यारी तिमी प्राण मेरो म तिम्रो पियारी रमाएर बाँचौ पुरै जिन्दगानी तिमी मुस्कुरायो तिमी मै हराए भरोसा बनाए तिमी मन चोट तिमीमा छ पूर्णै अरू आसकेको बनिदास तिम्रै छ बस्ने धोको तिमी माथि छर्दै सदा प्रीत माया सुनौलो बिहानी नयाँ घाम छाया सदा गीत तिम्रो मगाइरहन्छु तिमीमा डुबेरै हराइरहन्छु सजाए मलाई दिलैमा साथी तिमी साथ आफै बसेको छु प्यासी बिहानी सुनौलो बनिरम्न पाऊ सहारा बनेरै तिमीमा हराउ पिलाए तिमीले भरि प्रेम धारा मिठासै हुनेछन् यी सौन्दर्य सारा यही मौन बिन्ती गरिराख्छु प्यारा अझै रम्न देऊ न मेरा पियारा अझै रम्न देऊ न मेरा प्यारा धन्यवाद कवि सुमित्रा सुमी नुवाकोट विदुर उहाँको घर अहिले त्यहीँको महेन्द्र माध्यमिक विद्यालयमा उहाँ अध्यापन गर्नुहुन्छ र कविता लेख्नुहुन्छ गजल पनि लेख्नुहुन्छ कथाहरू पनि लेख्नुहुन्छ विभिन्न साहित्यिक पत्र पत्रिकाहरूमा सम्पादन गर्ने अथवा फुटकर रचनाहरू छपाउने लगायत धेरै कामहरू गर्नुहुन्छ लामो समयदेखि साहित्यमा सक्रिय हुनुहुन्छ आज हामी सुमित्रा सुमेका कविता सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौं यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ यो कार्यक्रम उज्यालो अनलाइन डट कमबाट सुन्न र डाउनलोड गर्न सकिन्छ त्यसै गरी उज्यालो मोबाइलमा रहेको एन्ड्रोइड एप्लिकेसन युजेवाइएएलओ उज्यालो बाट पनि प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ आजको एकल कविता वाचनमा हामीसँग नुवाकोट विदुर सुमित्रा सुमी हुनुहुन्छ र उहाँका कविता सुन्दै उहाँसँग हामी कुराकानी गरिरहेका छौँ उहाँको जन्मथलो रसुवा लहरे पौवा माझगाउँ र अहिले नुवाकोट चार घरे उहाँको स्थायी ठेगाना र साहित्यिक क्षेत्रमा हुनुहुन्छ विभिन्न पुस्तकहरू उहाँका प्रकाशित छन् कति प्रकाशन गर्नको लागि तयार पनि छन् आज उहाँका कविता सुन्दै उहाँसँग कुराकानी गर्दै सुमित्राजी तपाईँलाई फेरि स्वागत छ धन्यवाद तपाईँको अब अघि केही बेर अगाडि हामीले कुरा गर्दा चाहिँ श्रीमानको ठुलो सहयोग छ भन्ने कुरो रह्यो बिहा गरेपछि मात्रै साहित्यतिर लाग्नु भएको चाहिँ होइन होला होइन यो चाहिँ म मेरो माइतीमा मेरो मम्मीले चाहिँ कविताहरू भन्दा नि अब घाँसे गीतहरू गाउनुहुन्थ्यो त्यसकै प्रेरणाले चाहिँ उहाँका गीतहरू सुन्दाखेरि उहाँले लेखेर पनि राख्नुहुन्थ्यो त्यसैको आधारमा चाहिँ मलाई पनि त्यो लेखेर मम्मी पनि पढ्नुहुन्थ्यो आमा पढ्नु पढ्नुहुन्थ्यो भन्दा नि अब खासै उहाँलाई त्यति बेसरी पढ्न आउने चाहिँ होइन त्यति बेला चाहिँ प्रौढ शिक्षा हुन्थ्यो र त्यसकै किताबका गीतहरू चाहिँ को आधारमा लेख्नुहुन्थ्यो या आफ्ना दुःखहरू पोखेर लेख्नुहुन्थ्यो उहाँका चाहिँ कविहरू भरिभरि मैले देख्थेँ अनि त्यही चाहिँ फुर्सदको बेलामा के लेख्नु लेख्नुभयो होला भनेर हेर्दाखेरि चाहिँ मम्मीका गीत कविताहरू देख्थेँ र अनि अनि त्यो मलाई त्यसले मलाई छुन्थ्यो अनि यसरी लेख्नुपर्ने रहेछ भनेर अनि मैले पनि बनाएर लेख्थेँ त्यति बेला प्रकाशन गर्ने भन्ने अब यस्ता माध्यमहरू त अब काहीँ केही थिएन होइन जब एसएलसी दिएपछि चाहिँ रूपरेखा भन्ने हाम्रो नुवाकोटबाट प्रकाशित हुन्थ्यो एउटा पत्रिका रूपरेखा त्यसमा चाहिँ मेरो एउटा अभिलाषा भन्ने शीर्षकको कविता मैले सुरुवातमा कविता नै लेखेको हुँ त्यो कविता प्रकाशित भएपछि चाहिँ अनि अरू सबैजनाले हो तिम्रो कविता प्रकाशित भए रहेछ यसरी लेख्दो रहेछ तिमीले भनेर भनेपछि अनि अलि हौसला पनि बढेर त्यसपछि लेख्न अलिक धेरै लेख्न थालेँ कि जस्तो लाग्छ त्यसपछि लेख्ने क्रम क्रम जारी रह्यो त्यस्तै साठी उनासाठीतिरको कुरा हुनुपर्छ अनि एकसाठीमा त बिहा भइहाल्यो सबै उपलब्धि चाहिँ बिहापछिकै मान्नुपर्छ धेरै चाहिँ बिहापछि नै लेखेँ मैले अनि तपाईँले जस्तो त्यहाँ आफ्नो क्षेत्रमा साहित्यलाई फैलाउनको लागि यी कार्यक्रमहरू गर्ने क्रममा तपाईँ जस्तै सक्रिय साथीहरू कतिको हुनुहुन्छ सक्रिय लेख्ने साथीहरू धेरै हुनुहुन्छ तर सक्रिय साथीहरू चाहिँ कम हुनुहुन्छ यति धेरैचोटि बोलाउनुपर्छ कि कार्यक्रम गर्दा पनि यस्तो कार्यक्रम छ आऊ जाउँ भनेर भन्नुपर्छ अझ महिला साथीहरूलाई त अब गाह्रो पनि हुन्छ घर व्यवहार सबै कुरा मिलाएर सबैजनालाई मलाई जतिको सहज नहुन पनि सक्छ र उहाँहरूको अलिकति इच्छा पनि इच्छा शक्ति पनि कम हो कि जस्तो पनि लाग्छ मलाई मान्छेले चाह्यो भने चाहिँ जे पनि गर्न सक्छ के गर्नु पर्ला त अब के गर्नु पर्ला भनेर म पनि त्यही कुराकै सोचमै हुन्छु सधैँ पनि कसो गऱ्यो भने चाहिँ अगाडि आउनु होला कसरी चाहिँ लेख्नेहरूको सङ्ख्या बढ्ला लेख्नेहरूको सङ्ख्या सँगसँगै गुणस्तरयुक्त राम्रा लेख्नेहरूको सङ्ख्या बढ्ला जति बढ्यो गुणस्तर उति बढ्छ त्यो होला जस्तो चाहिँ मैले पनि सोचिरहेको छु अब कार्यक्रमहरू त हामीले सकेछौँ नुवाकोटमा लगभग छ सातवटा पत्रिका प्रकाशित छ साहित्यिक पत्रिका नै अनि त्यसपछि कार्यक्रमहरू पनि हामीले अझ यो शब्द शिविरले चाहिँ त्यसमा केही नयाँ स्रष्टाहरू पनि सर्जकहरू पनि भेटेका छौँ हामीले ठाउँ ठाउँमा गएर शब्द शिविरहरू चाहिँ सञ्चालन गर्दाखेरि त्यसबाट पनि केही थपिनु भएको छ यो सँगसँगै कार्यक्रमहरू गर्ने चाहिँ गरिरहेछौँ अब जति हामीले आशा अपेक्षा गरेछौँ त्यति चाहिँ अगाडि ल्याउन सकेका छैनौँ यो चाहिँ अब हाम्रो कमजोरी या अब उहाँहरूको समय नभयो के हो चाहिँ अब मैले पनि बुझ्न सकिरहेको छैन यो चाहिँ तपाईँको रेडियो कार्यक्रमबारे केही बताउनुहोस् न अब नुवाकोटा एफएम एक सय छ दशमलव आठ मेगार्समा चाहिँ मैले हाम्रो मजेरी भन्ने कार्यक्रम छ त्यसमा चाहिँ अनियर प्रोग्राम त्यसमा साथीहरूले फोन गर्नुहुन्छ उहाँका रचनाहरू पनि सुनाउँछ भनेपछि लाइभ हुन्छ हजुर कति बजे हुन्छ यो कार्यक्रम सभा नौ बजे बिहानको हजुर बिहिबारको बिहिबार बेलुका सभा नौ बजे बेलुका सभा नौ बजे हुन्छ त्यसमा चाहिँ अब साथीहरूले फोन पनि गर्नुहुन्छ तपाईँको बसाइ र रेडियो स्टेसन नजिकै छ तपाईँलाई सजिलो पर्छ लाइभ गरेर घर जानु हजुर हजुर दस मिनट जति लाग्छ अब मलाई खासै म सबै काम म रहरले गर्छु मेरो इच्छा शक्ति बलियो छ त्यसैले मलाई खासै टाढा भयो भने त्यो अप्ठ्यारो छ जस्तो चाहिँ मलाई कहिले पनि केही काम गर्दा पनि लाग्दैन होइन त्यो त्यसैले नै होला अझ सहज भएको जस्तो लाग्छ रेडियो कार्यक्रममा तपाईँले साहित्यिक सामग्री प्रस्तुत गरिसकेपछि केही शून्य श्रोताहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ साहित्यमा रुचि बढाएको अनुभव पाउनु भएको छ छ त्यसो चाहिँ दिदी तपाईँहरूको के कार्यक्रम हुन्छ यसरी ऊ रहेछ अरू अरू तपाईँको साहित्यिक कार्यक्रमहरूमा हामीलाई पनि सामेल गराउनुहोस् हामी पनि भन्छौँ भन्नुहुन्छ अनि त्यस्तै मेरो अब मैले अघि पनि जोडेको थिएँ युगान्तर साहित्यिक पत्रिका छ पत्रिकामा हाम्रा रचनाहरू छपाइदिनुहोस् न भन्नेहरू पनि भेटिन्छ जियोस् त्यो कार्यक्रम सुनिसकेपछि र कार्यक्रमहरूमा भेटघाट भइसकेपछि चाहिँ केही चाहिँ नवसर्जकहरू भेटघाट गर्ने अलिकति चासो देखाउने रुचि देखाउनेहरू चाहिँ पक्कै पनि भन्नुभएको छ होइन त्यही नै सफलता हो भन्नुपर्छ अर्को कविता एउटा सुनाउनु तपाईँको त्यसपछि फेरि कुरा मैले छन्दका कविता वाचन गरिरहेको थिएँ अब चाहिँ गैर छन्दको कविता कहिले बुढो नहुने रुख कविताको शीर्षक चाहिँ कहिले बुढो नहुने रुख सुरु गर्छु निर्वाध आँखाहरूमा मनको मुलायम स्पर्शले सुन्दर रङ भर्न दृश्य अदृश्य कामुक चित्र टाँसेर हजारौँ माइल टाढा निला आँखा बिछ्याउँछन् कहिले बुढो नहुने रुख निला आँखा बिछ्याउँछन् कहिले बुढो नहुने रुख पात झरेका छन् हाँगा भाँचिएका छन् करङमा धमिरा लागेका छन् मूल जराले धरती छोडिसकेका छन् तर तर आफ्नो बुढेउलीको प्रवाह नगरी जवान बोर्ड झै उनीहरू चाउरी गाला तन्काएर गिजामा सुनको दाँत भरेर आफूलाई तन्नेरी सोचिरहेछन् र गरिरहेछन् सुन्दर फूलमाथि हमला कहिले बुढो नहुने रुख धमिलो परिदृश्यसँगै सिङ्गो पौरुषत्व समातेर बेहोसी बेहोसीमा भावनाको मदिरा पिउँदै क्रूर पन्जाले अस्मिता लुछिरहेछन् कहिल्यै बुढो नहुने रुख थाहा छैन आमा थाहा छैन आमा जिउँदो हो या मुर्दा हो ऊ किन हत्या गरिरहेछ उसले कोमल फूलहरूको तिता सपनाहरूको लास बोकेर किन निशब्द चिथोरी रहेछ निर्दोष र निरीह फुल स्वप्नदर्शी मनले किन चिथोरी रहेछ फूल कहिले बुढो नहुने रुखले कहिले बुढो नहुने रुख संरक्षण गर्ने मिठो बाहनामा छातीमा टाँसेर फूलको बलात्कार गरिरहेछ आफूलाई तरुनो साबित गर्दै अड्डाहरूमा झुटो दस्तखत बोकेर कहिले बुढो नहुने रुख अब अब आधी आओस् अनि भाँचोस् बुढो रुखका हाँगा भूकम्प आओस् र धरतीबाट छुटाओस् बुढो पापी रुखहरूलाई अनि बाँचुन् खुसीले कोमल फूलहरू र हुर्किउन् जवान भएर कहिले उठ्न नसकोस् कहिले उठ्न नसकोस् आमा पिपासु कहिले उठ्न नसकोस् अब कहिले उठ्न नसकोस् आमा बुढो नहुने त्यो रुख अब कहिले उठ्न नसकोस् कहिले बुढो नहुने रुख धन्यवाद कहिले भएको कविता थियो यो मैले भर्खर भर्खर लेखेँ सर एकदम मलाई त तपाईँले यस्तो प्रभाव पार्नुभयो यो कविताले तपाईँको हस्तलिखित रहेछ कृपया कुनै बेला फुर्सद भयो भने टाइप गरेर मलाई पठाइदिनु होला म मेरो फेसबुक पेजमा सेयर गर्नुलाई तपाईँलाई मैले अहिले अनयरमै रेडियोबाटै अनुरोध गरेँ मैले यसलाई प्रुफ गरिसकेको पनि छैन मैले यस्तै हतार हतारमा केही कुराले छोएर चाहिँ बुढो रुखले छोएर नै भन्छु मैले बुझिसकेँ <laughs> मैले सन्दर्भ नै त्यसरी मैले प्रुफ गरिसकेको पनि साह्रै राम्रो साह्रै मिठो कविता छ मैले एकदम मुक्त कण्ठले नै प्रशंसा गरेँ यसमा यतिका छन्दका कविता सुनियो तर पनि मलाई गद्यको यो कविताले यति धेरै पञ्च छोड्यो कि तपाईँलाई सम्झिनको लागि यो कविता काफी हुने भयो असाध्यै मिठो कविता छ मैले तपाईँलाई फेरि पनि अनुरोध गरेँ एकपटक पठाइदिनु होला डिजिटल कपी पनि अब मैले तपाईँको साहित्यिक प्रकाशनको कुरा पटक पटक गरिरहनु भयो पत्रिका निस्किन्छन् हाम्रो भनेर कस्तो छ सजिलो छ आर्थिक हिसाबले तपाईँहरूलाई अप्ठ्यारो होला पत्रिका निकाल्न त खर्च पनि लाग्छ त्यहाँमाथि साहित्यिक फेरि कसरी जुटाउनुहुन्छ हजुर अब सबै काम गर्नलाई पैसाकै कुरा आउँछ आफ्नै पुस्तक निकाल्दा पनि पैसाका समस्याका कुरा मैले कुनै कति कुनै बेला भनेको पनि थिएँ होला आर्थिक रूपमा साह्रै गाह्रो छ तैपनि प्रयास गरिन्छ होइन प्रयास गर्छु म पनि र विज्ञापन खोज्ने त्यही विज्ञापनले नै हो पत्रिका निकाल्ने अब कति त आफ्नै गोजीको पैसा पनि हालेको छु मैले दुःखद कुराहरू छन् यस्तै हुन् कसरी चल्छ यसरी निरन्तर पत्रिका निकाल्नु अब रेडियो कार्यक्रम पनि चलाउँदाखेरि मफसलमा राजधानीमै जति सजिलो नहोला राजधानीकै पनि सबै ठाउँमा त सजिलो छैनन् त्यो त सधैँ स्वयंसेवा मात्रै बढी भएन र स्वयंसेवा त हो होइन मलाई थाहा थियो यो काम स्वयंसेवा नै हो भन्दा भन्दै पनि म आफ्नै रहरले नै गरेको भएर अब यो म जति समय सक्छु त्यति समय चाहिँ म गरिराख्छु पाएसम्म दुःख गर्छु विज्ञापन खोज्छु हजुर भन्न पनि ठाउँमा पनि भन्छु झगडा गर्न पनि ठाउँमा पनि गर्छु जति सक्छु पत्रिका चाहिँ निरन्तर प्रकाशन गरिराख्छु जस्तो लाग्छ यति बेरसम्म चाहिँ अब एउटा कविता फेरि सुनाउनुहोस् न मैले कुराकानीको क्रमलाई रोकेर कवितामा लिएर आएँ अब कवितापछि फेरि कुराकानी गरौँला हामी मैले चाहिँ झ्याउरी छन्दमा लेखेको एउटा कविता छ पतिलाई चाहिँ पति चाहिँ पति भइदेऊ भन्ने शीर्षकको कविता छ म विवाहित नारी पनि भएको कारणले मैले केही देखेको सन्दर्भमा लेखेको छु झ्याउरे लोकलयमा लेखेको छु नागर बात ढाँटेर सधैँ निस्कन घरबाट सोचिदेऊ प्यारा सुधार्छु आफै यो घर मबाट पुगेर भट्टी पिएर रक्सी नखेल जुवा तास खुसीको दिन देऊ न मलाई नपार उठी बास घरको काम बाहिरी काम छ मेरै भाग घाम छैन आँगमा गर्नु नै पर्छ मेला र पात बोकेर त्यो भारी खाए कि छैन एक छाक पनि या सुन झारी आकाशबाट पर्दामा पानी यो छानु चुहिन्छ खुसीका दिन दुखीलाई नआई जीवन सकिन्छ बन्ध किराख्यो राख्यो यही झुप्रो घर किरा खुवासमा आसमा लिएर सक्यो साहु ऋण रक्सी र तासमा लाला र बाला कलिला मुना हुर्काउँ के गरी शिरमा सधैँ रिनाको भारी मथे गुक सरी साहुको रिन र ब्याज पनि बढ्दैछ दिन दिना सकेतिन त्यो सावा ब्याज यहाँ बस्न पाइन्न चाड र बाड छिमेक भरि रमाइलो छाउ छ आफ्नो त घरमा कलह मात्र विरक्त लाउँछ खोजी र मेली पकाए मिठो साथैमा खाउँ भनी आउँदैनन् घर भट्टीमै व्यस्त फ्याँकिन्छ त्यही पनि बिर्सिए घर खानेर खेल्ने बसेर त्यो बानी सन्तान पत्नी भुल्दछन् सबै गर्दैनन् सम्झानी पढेर मात्र के गर्नु साथी पढ मूर्ख भएसी मान्छेमा छैन मनुज भाव बिग्रदै गएसी तै पनि सधैँ पुज्नु नै पर्ने यी पति परमेश्वर उनैका पाउमा झुक्नु नै पर्ने पारेर नरम स्वर बिहानी सारा कुरु पसरी लागे नि प्रकृति पतिलाई पतितलाई पति मान्नु नै पर्ने के यस्तो संस्कृति निराशा बेथा यी आत्मा भरि छर्लङ्ग देखिन्छ भारी बादल धब्बा प्रष्ट नै भेटिन्छ साथीले भन्छन् नझार आँसु दुःखलाई बिर्सन कसरी हाँसु पिएर आँसु रुँदैछ यो मन घर र समाज छोरा र छोरी श्रीमान श्रीमती मिलेमा फुल्छ ढुङ्गामा पनि माया र पिरती सबैले छोडुन् रक्सी र तास फुलाउन जीवन सद्बुद्धि भरी सत्कर्म गरौँ खुलाइयो मन सद्बुद्धि भरी सत्कर्म गरौँ खुलाइयो मन धन्यवाद कवि सुमित्रा सुमी नुवाकोट बिदुर उहाँको घर उहाँका कविता सुन्दै हामी उहाँसँग कुराकानी गरिरहेका छौँ एकल कविता वाचन उज्यालो रेडियो नेटवर्क नब्बे मेगा हर्च काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र यो सँगै अरू विभिन्न रेडियो स्थानीय रेडियोहरूबाट पनि तपाईँ हामीलाई सुनिरहनु भएको छ सुमित्राजी अब हामीसँग जम्मा एउटा कविता सुन्ने समय बाँकी छ त्योभन्दा धेरै त छैन मलाई एउटा सानो कुरा सोध्न मन लाग्यो तपाईँको जुन यो अभियान छ नि अथक प्रयास साहित्यिक प्रचार प्रसारको लागि रसुवा नुवाकोट क्षेत्रमा यसका लागि तपाईँलाई त्यो आफ्नो क्षेत्रभित्रका साथीभाइहरूको सहयोग त रहि नै हाल्यो त्योभन्दा बाहिरबाट राजधानी अथवा अरू कसै कतैबाट सहयोग गर्नुभएको कुनै साहित्यिक व्यक्तित्व कुनै व्यक्तिहरू त्यस्तो हुनुहुन्छ आर्थिक सामाजिक अथवा मनोवैज्ञानिक खालका सहयोगहरू छन् हजुर आर्थिक रूपमा त छैन सामाजिक र मनोवैज्ञानिक रूपमा यहाँले भन्नुभयो धेरैजना हुनुहुन्छ कसैको नाम लिएर कसैको नाम छुट्याएँ भने अन्याय हुन्छ जति हुनुहुन्छ सबैजनालाई सम्झिरहेको छु म राजधानी बाहिरका भनौँ न आफ्नो जिल्ला बाहिरकाहरूलाई चाहिँ मैले आफूले यसरी गरिरहँदाखेरि चाहिँ कोही बेला पुरस्कार जस्तो कसैको एउटा कुनै व्यक्तिको स्याबासीहरू पाउनु भएको हुँदाखेरि आनन्द लागेको क्षणहरू कुनै छ सम्झिनुहुन्छ त्यस्तो क्षण धेरै छ विश्व नारी साहित्य सम्मेलन जुन एउटा जिल्लाबाट एकजना नारीले मात्रै पाउने त्यो थियो त्यति बेला चाहिँ लगभग एकात्तर सालतिर हुनुपर्छ मैले नै प्रकाशनबाट पाएको छु मेरो पहिलो सम्मान पनि हो त्यसै त्यो सँगसँगै अझ मैले धेरै स्कुल पढ्दा त्यस्तै नौ दसमा पढ्थेँ होला जिल्ला स्तरीय गायन प्रतियोगिता भएको थियो त्यति बेला चाहिँ गीत गाएर द्वितीय भएको थिएँ त्यो क्षण चाहिँ अविस्मरणीय लाग्छ मलाई त्यो पहिलो पुरस्कार पनि होला सायद मेरो त्यो यस्ता क्षणहरू छन् धेरै छन् रमाइला क्षणहरू अब हिँड्दाखेरि दुःख भएका क्षणहरू पनि झन् बिर्सनै नसक्ने पनि छन् साहित्यिक यात्राका अझ यो पत्रिका निकाल्ने सम्बन्धमा त ईश्वरले जुड्नु चुन्नु भएको पनि थियो एउटा विज्ञापन लिनलाई एक हजारको विज्ञापन लिनलाई त्यहाँ दसचोटि धाउनुपर्छ त्यहाँ तिन हजार खर्च भइरहेको पनि हुन्छ कहिलेकाहीँ रमाइला बिसनी नबिसनी यस्ता क्षणहरू धेरै छन् सर अब अन्तिमको एउटा कविता सुनौ त्यसपछि हामी बिदा हुनुपर्छ मेरो साहित्यिक गुरु मैले मेरो आमा भनेर भनेको थिएँ मैले आमा शीर्षकमा लेखेको एउटा अनुष्टुप छन्दकै कविता छ धेरै कविता भन्न मन थियो सरले अब अन्तिममा भन्नुभयो मलाई कुन भनौँ जस्तो पनि लाग्यो आमा शीर्षकै कविता वाचन गर्छु आमा हुन् प्रेम कि खानी आमा हुन् सत्य सुन्दरी आमाकै ममताबाट चुलिन्छ अमरापुरी आमाको सृष्टिले सारा धरती सुन्दर बन्दछ सच्चा ईश्वर आमा हुन् आत्माले यति भन्दछ बिना आमा खुसी यस्तो हुन्न हुन्न रहन्न म आमा हुन् करुणा मूर्ति प्रेमको दिव्य उद्गम सुख सम्पत्ति चाहिन्न आमाको साथ भइदिए हुनेछ स्वर्गको प्राप्ति खुसीको हुन्छ सञ्चय आमाको नभए स्नेह हुन्न जीवनको कथा तिम्रो आँचल पक्रन्छु बिर्सिदिन्छु सबै व्यथा दुःखको शिरमा टेकी म पराजित ज्योतिको दिव्य दैलोमा रमाऊ म आमासित दिवासी सय आमा देशकै निम्ति मर्दछु नझार आँसु ती तिम्रा मुटुमा स्नेह भर्दछु नझार आँसु ती तिम्रा मुटुमा स्नेह भर्दछु धन्यवाद हामीले सुमित्रा सुमेका कविहरू कविताहरू सुन्यौँ छन्द कविता छन्दमा कति कमजोरी होलान् कति सबल पक्ष होलान् ती हामीले केलाउने पाटाहरू बाँकी नै छन् तर उहाँको निरन्तरको योगदान यो साहित्यमा लगावलाई एकचोटि सलाम गर्नै पर्छ हामीले सुमित्राजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्यो भने कसरी गर्ने यो कार्यक्रम सुनिसकेपछि म फोन नम्बर पनि दिन्छु मेरो फोन नम्बर चाहिँ अन्ठानब्बे एकचालिस सडसठी चौध जिरो आठ मेरो इमेल ठेगाना पनि छ सुमित्रा एसयुएमआइटिआरए पिएयुडिइएल सिक्सटी टू एट जिमेल डट कम त्यसै गरी मेरो हाम्रो पत्रिकाको पनि छ यसमा रचना पनि पठाउनु होला भनेर मैले अलिकति <laughs> समय चाहिँ चोरिहालेँ हाम्रो पत्रिका युगान्तर पत्रिका प्रकाशन हुँदैछ बिसौँ अङ्क चौधौँ वर्ष बिसौँ अङ्क प्रकाशित हुँदैछ यसमा चाहिँ रचना पठाउनको लागि र मलाई सम्पर्क गर्नको लागि चाहिँ वाइयुजिएएनटिएआर फिफ्टी वान एट जिमेल डट कममा पनि सम्पर्क गर्न सक्नुहुनेछ युगान्तर फिफ्टी वान एट हजुर हजुर हस् हाम्रो कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई फेसबुकमा पनि भेट्न सकिन्छ होला हजुर फेसबुकमा पनि नेपालीमा नेपालीमा छ मेरो सुमित्रा सुमी एउटा अर्को चाहिँ सुमित्रा पौडेल रिमाल दुईवटा छ अब जुनमा सम्पर्क गर्दा पनि हुन्छ हस् धेरै धेरै धन्यवाद हस् अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अछुत घिमिरे कवि सुमित्रा सुमीसँगै बिदा चाहन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन